नमस्कार कार्यक्रम नारी सरोकारमा तपाईँलाई हार्दिक स्वागत छ तपाईँ हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हजसँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot कमबाट पनि संसारभर सुन्न सक्नुहुन्छ यति बेला प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँको साथमा छु म सम्झना कार्यक्रम हो नारी सरोकार हामी हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म कार्यक्रम नारी सरोकार लिएर उपस्थित हुने गर्दछौ कार्यक्रममा हामी नारी सम्बन्धी विविध जानकारीहरू प्रस्तुत गर्दै आइरहेका छौँ विभिन्न समयमा भइरहेका नारी हिंसाका घटनाहरू समाजमा महिलाका अवस्था विभिन्न क्षेत्रमा महिलाहरू पछि परेका कुराहरू हामी कार्यक्रममा समेट्ने गर्दछौँ त्यसै गरी विभिन्न सङ्घ संस्थामा आबद्ध महिला दिदीबहिनीहरूसँग पनि कार्यक्रममा हामी कुराकानी गर्नेछौँ र महिला दिदीबहिनीहरूले गर्नुभएका एक सफल कार्यक्रम सफल काम साहसिक कामको बारेमा पनि हामी चर्चा गर्नेछौँ आज भने कार्यक्रममा हामी चर्चा गर्नेछौँ छोरी भन्न साथ भ्रूण माने गरिने हत्या र अहिलेका महिलाहरू परम्परा र आधुनिकताको दोहोरो जाँतोमा पिर्सिन बाध्य भएको प्रसङ्ग कार्यक्रममा हामी जोड्नेछौँ सत्तात्मक नेपाली समाजमा सदियौँ देखिने महिलाहरू अन्याय र शोषणमा परेका छन् विवाह पूर्व विवाह पश्चात पनि महिलाले पुरुष सरह स्वतन्त्र रूपले जीवन जिउने अधिकार पाएकै छैनन् सामाजिक मान्यताको साङ्लो बन्धन परम्पराको अन्धभक्त हुनुपर्ने बाध्यता र आफ्नो व्यक्तिगत जीवन पनि अरूको इसारामा चलाउनु पर्ने विडम्बना सदियौँदेखि अहिलेसम्म महिलाहरूले भोग्दै आइरहेका छन् समय र परिवेशले त्यसमा केही परिवर्तन देखिए पनि पीडाको मात्रामा भने कुनै कमी छैन हजुरआमा र उहाँहरूभन्दा पहिलाको अवस्थामा महिलाहरूमाथि मुख्य रूपमा शारीरिक हिंसा हुने गरेको थियो तर अहिले महिलाहरूमाथि मानसिक हिंसा भइरहेको छ जुन भुसको आगो जस्तै गरी भित्रभित्रै सल्किएर पनि बाहिर केही देखिएको छैन शिक्षाको कारणले छोराछोरी समान हुन् भनेर बाहिर जतिसुकै सरसा नाराहरू लगाए पनि भाषणहरू गरे पनि व्यवहारमा त्यो देखिन सकेको छैन कानून विपरीत लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने काम दिन दुई गुणा र रात चौगुणाको हिसाबले बढिरहेको छ जतिसुकै शिक्षित देखिए पनि छोरा नै चाहिने मान्यताले एक त महिलाको शारीरिक अवस्था बिग्रदै गएको छ भने महिला र पुरुषबीचको भिन्नताको खाडा अझ गहिरिँदै गएको छ लिङ्ग पहिचान गरी छोरी भएका आधारमा भ्रूण हत्या गर्ने कार्यले नेपालमा विस्तारै महिलाहरूको संख्यामा पनि कमी आउन लागेको तथ्याङ्कहरूले देखाउन थालेका छन् नेपालको जनगणना दुई हजार असठी अनुसार महिलाहरूको संख्या कुल जनसङ्ख्याको एकाउन्न प्रतिशत देखाएको छ जनगणनामा विदेशीहरूको संख्या जोडिएको छैन जनगणना अनुसार विदेशीको संख्या उन्नाइस लाख एक्काइस हजार चार सय चौरानब्बे रहेको छ जसमा सोह्र लाख चौरासी हजार पुरुष र दुई लाख सैतिस हजार महिला रहेका छन् कुल जनसङ्ख्यामा विदेशी विदेशीकाहरूको संख्या पनि जोडेर हेर्ने हो भने महिलाको संख्या अडचालिस दशमलव आठ छ प्रतिशत हुन आउँछ यसैबाट महिलाको जनसङ्ख्या घट्ने क्रम सुरु भइसकेको प्रष्ट रूपमा देख्न सकिन्छ यस्तै छोरीको जन्मदर पनि अघिल्लो जनगणना भन्दा दुई हजार अडसठीको जनगणनामा दुई प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ राष्ट्रपति र सभामुख महिला भएको देश राजनैतिक र अन्य क्षेत्रहरूमा पनि उच्च ओहदामा महिलाहरू पुग्न सफल भएको देश भारतमा छोरी भएकै आधारमा भ्रूण हत्याको अवस्था अझ भयावह देखिएको छ राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार पछिल्लो एक शताब्दीमा भारतमा पाँच करोड शिशुको छोरी भएका आधारमा गर्भमा नै हत्या गरियो जुन अवस्था भारतमा देखिएको छ त्यसलाई नेपालले पनि पछ्याएको देखिन्छ स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार दुई हजार अडसठी उनसत्तरीमा मात्र सूचीकृत स्वास्थ्य संस्थाहरूबाट एक लाख चार हजार तीन सय पन्चानब्बे महिलाले गर्भपतन गराएका छन् तथ्याङ्कलाई विश्लेषण गर्दा पनि पछिल्लो दस वर्षमा साक्षरता दर पनि बढेको छ कि साक्षरता दर बढ्नु भनेको छोरीको जन्मदर घट्नु त पक्का पनि होइन होला शिक्षित व्यक्ति र परिवारहरूमा नै छोराको चाहना बढी भएको पाइएको छ अझ अहिलेको सन्तान कम जन्माउने प्रचलनको कारण छोरो त अनिवार्य रूपमा नै चाहिने भएको छ यो समाजलाई एक त सन्तान कम जन्माउने त्यसमाथि छोरीमाथि भए छोरी मात्र भएर के गर्ने भन्ने मान्यताले जरो गाडेर बसेको छ सुकी नालायक होस् बुबा आमालाई चाहिने मान्यता हाम्रो समाजमा हट्न सकेको छैन प्रविधिले पनि सुविधाको सट्टा झन पीडा दिएको छ छोरा नै चाहिने परिवार समाज अनि स्वयं महिला केही महिलाको चाहनाको कारण गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गरी छोरा भए राख्ने र छोरी भए फाल्ने परिपाटीले महिला आफै पीडा भोग्न बाध्य भएका छन् भने महिला र पुरुषको जनसङ्ख्याको अनुपातमा पनि असन्तुलन हुने अवस्था देखिन थालेको छ नेपालको संविधान सभामा महिलाको प्रतिनिधित्व विश्वमा नै उदाहरणीय भए पनि नेपाली समाजमा महिलाको अवस्था माथि उठ्न भने सकेको छैन पुरुषको तुलनामा महिलाहरू जुनसुकै क्षेत्रमा पनि अगाडि देखिन सक्ने क्षमता राखे पनि हाम्रो मानसिकताको कारण छोरा नै चाहिने अवस्थाले गर्दा एक्काइसौं शताब्दीका महिलाहरू अझ शोषित र पीड़ित भएका छन् तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्समा सँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ यति बेला प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँ सँगै छु म सम्झना कार्यक्रम नारी सरोकार लिएर हामी हरेक हप्ता आउने गर्छौँ बिहिबार बिहान सात तिसदेखि र करिब करिब तपाईँको माझमा हामी आठ बजेसम्म उपस्थित हुने गर्दछौँ कार्यक्रममा हामी नारी सम्बन्धी विविध जानकारीहरू प्रस्तुत गरिरहेका छौँ विभिन्न समयमा भइरहेका नारी हिंसाका घटनाहरू समाजमा महिलाको अवस्था विभिन्न क्षेत्रमा महिलाहरू पछि परेका कुराहरू हामी कार्यक्रममा राख्ने गर्दछौँ त्यसै विभिन्न संस्थामा आबद्ध महिला दिदी बहिनीहरूसँगको कुराकानी सँगै एक महिला भएर गरेका सफल कार्य सराहनीय कार्यको विषयमा पनि हामी जानकारी दिँदै आइरहेका छौँ आज भने हामीले चर्चा गरिरहेका छौँ छोरी भन्नसाथ भ्रूणमाने गरिने हत्या र अहिलेका महिलाहरू परम्परा र आधुनिकताको दोहोरो चाँतोमा पिसिन बाध्य भएको प्रसङ्गमा घर व्यवहारको जिम्मेवारी बाहिरी संसारसँगको प्रतिस्पर्धा प्रकृति प्रदत्त आफ्नो कर्तव्यको कारण अहिलेका महिलाहरू परम्परा र आधुनिकताको दोहोरो जाँतोमा पिसिन बाध्य भएका छन् छोराको चाहनाको कारण पटक पटक गर्भवती हुने र गर्भपतन गराउनु पर्दा हुने शारीरिक र मानसिक पीडा न समाजले नै बुझ्छ न ती पुरुषले नै बुझ्ने चेष्टा गर्दछ समय र परिस्थितिसँगै महिलामाथि हुने गरेको विभेदले नयाँ नयाँ रूप धारणा गरेको छ बाहिरी रूपमा देखिने विभेदलाई हटाउन आन्दोलन विरोध र भाषण गरे पनि आन्तरिक रूपमा महिलालाई खोक्रो बनाइरहेका गौण कुरालाई खोतल्नुपर्ने बेला अब पक्कै पनि आएको छ आफ्नो अधिकारका कुराहरू आफैले रक्षा गर्ने हो आफ्नो स्वअस्तित्वको लागि स्वयं आफै लड्ने हो आफूमाथि हुने गरेका जुनसुकै किसिमका हिंसा र नकारात्मक व्यवहारको स्वयं महिलाले नै प्रतिकार गर्नुपर्छ आफ्नो गर्भमा रहेको शिशु छोरी भएकै आधारमा फाल्नुपर्ने अवस्थाको अन्त्य स्वयं महिलाले नै गर्नुपर्छ समाजमा परिवर्तन आउला र आफूमाथिको अन्याय हट्ला भनेर चुप लागेर बसेमा हामीमाथि पछिको पुस्ताले अझ पीडा भोग्न बाध्य हुनेछन् जसरी हामी अघिका महिलाले माथिको अन्याय विरुद्ध लड्ने आँट नगर्दा अहिले एक्काइसौँ शताब्दीका महिलाहरूले नयाँ किसिमबाट पीडा भोग्न बाध्य भएका छन् हरेक क्षेत्रमा अगाडि बढ्न सक्ने क्षमता राख्ने महिलाले आफू विरुद्ध हुने शारीरिक मानसिक या अन्य कुनै पनि विभेदलाई हटाउन आँट गर्नैपर्छ अनि मात्र लिङ्ग पहिचान गरी छोरी भए गर्भमा नै हत्या गर्ने घृणित कार्य रोकिन सक्छ अन्याय शताब्दी र युग परिवर्तनसँगै हिंसाका प्रकृति परिवर्तन हुँदै जान्छन् तर महिलामाथिको अन्याय र विभेद हट्न सक्दैन अन्त्यमा हरेक क्षेत्रमा अगाडि बढ्न सक्ने क्षमता राख्ने महिलाले आफू विरुद्ध हुने शारीरिक मानसिक या अन्य कुनै पनि विभेदलाई हटाउन अब भने आँट गर्नैपर्छ अनि मात्र लिङ्ग पहिचान गरी छोरी भए गर्भमा नै हत्या गर्ने घृणित कार्य पक्कै पनि रोकिन सक्छ अब भने कार्यक्रम कार्यक्रम नारी सरकारको हामी अन्त्यमा छौँ यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव पनि पठाउन होला सम्पर्कको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस हवस् त यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद इन्टरनेट लाइनमा पनि W W W dot radio अर्को डट कमबाट विश्वको जुनसुकै कुनामा रहेर हामीलाई साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद प्रविधि कक्षका मित्र रिसनलाई पनि हार्दिक आभार प्रकट गर्दै कार्यक्रम नारी सरकारबाट आजको लागि म सम्झना बिदा हुन्छु नमस्कार